न्यायलाई अछानो न्यायालयलाई अछानो बनाएको सर्वोच्चका कामु प्रधान न्यायाधीश शर्माको गुनासो त्रिभुवन विश्वविद्यालयद्वारा आगामी जेठ तेइस गते हुने सोभि निर्वाचनको कार्यतालिका सार्वजनिक आफ्नो पार्टीले निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेको पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफको दावी टर्कीको एक शहरमा भएको कार बम विस्फोट विस्फोटमा परि ज्यान गुमाउनेहरूको संख्या छयालिस पुग्यो र आइपीएल क्रिकेट अन्तर्गत जारी पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरद्वारा कलकत्ता नाइट राइडर्स समक्ष जितका लागि एक रनको चुनौती प्रस्तुत कलकत्ता जवाफी ब्याटिङ गर्दै स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क New Mimosa Travels and Tours Ratnagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ अधिवक्ता ओम प्रकाश अरियालले नियुक्त खारेजीको माग गर्दै रिट दर्ता गर्नु भएको हो गत तेइस गते संवैधानिक परिषदको सिफारिश रोक्न माग गर्दै सर्वोच्च प्रशासनमा पेश भएको रिट प्रक्रिया नपुगेको भन्दै अस्वीकार भएको थियो रिट दर्ता नभएपछि मंगलबार अर्याले प्रशासनको निर्णय विरूद्ध इजलासमा निवेदन दिनुभएको थियो निवेदनमाथि सुनवाई गर्दै शुक्रबार रामकुमार प्रसाद शाहको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो उक्त आदेश अनुसार आज पूरक निवेदन सहित कार्की विरूद्धको रिट दर्ता भएको अर्यालले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो संवैधानिक परिषदको सिफारिश कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सुनवाई सुनवाई नै नभई कार्यान्वयन भएकाले पूरक निवेदनमा कार्यान्वयन खारेजीको माग गरिएको छ जनआन्दोलन दबाउन भूमिका खेलेको नैतिक पतन देखिने काम गरेको अख्तियारले नै भविष्यमा सरकारी जागिरका लागि अयोग्य घोषित गरेको व्यक्तिलाई प्रमुख बनाउनु संविधानको भावना विपरीत हुने भएकाले नियुक्ति खारेजीको माग रिटमा गरिएको छ रिटमाथि जेठ एक गते प्रारम्भिक सुनवाई हुनेछ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा सभा चुनाव पछिको संसदले चाहेमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई हटाउन सक्ने बताउनु भएको छ संविधानसभाको चुनावपछि संसदले कार्कीलाई महाअभियोग लगाएर हटाउन सक्ने प्रचण्डको भनाइ छ चार दलको उच्च स्तरीय संयन्त्रको सिफारिशमा अख्तियारमा प्रमुख बनेका कार्कीलाई फेरि दलहरूले हटाउँछु भन्ने राजनैतिक इमान्दारिता नहुने दाहालको भनाइ छ पोखरामा पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले अहिलेको मुख्य एजेण्डा नै संविधान सभाको चुनाव भएकाले अन्य विषयतर्फ ध्यान केन्द्रित गर्न नहुने समेत बताउनुभयो उहाँले अहिले चार दल जसरी पनि कात्तिकको अन्तिम साता वा नभए मंगिरको पहिलो हप्ताभित्र संविधान सभाको चुनाव गराउने तयारीमा जुटेको बताउनुभयो निर्वाचनको मिति घोषणा र आवश्यक वातावरण निर्माण गर्ने विषयमा छलफल गर्न भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्ने भएको छ आलोपालो समितिको नेतृत्व गर्ने सहमति अनुसार संयोजक बन्नुभएका कंग्रेस सभापति सुशील कोइरालाले भोलिका लागि उच्च स्तरीय राजनैतिक समितिको बैठक बोलाउनु भएको हो आज बिहान सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउने विषयमा छलफल गर्न समितिको बैठक बोलाउने निर्णय गरेको हो निर्णय बमोजिम नै समितिमा सामेल दलहरूलाई बैठकका लागि खबर गरिएको नेता मिनेन्द्र रिजाले जानकारी दिनुभयो संविधान सभा चुनावको मिति ऐन नियम चुनावी वातावरण बनाउने लगायतका विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरिएको रिजालले जानकारी दिनुभयो बैठक भोलि बेलुका पाँच बजे नयाँ बानेश्वरमा बस्नेछ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले आगामी संविधान सभाको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पार्नु भएको छ प्रेस युनियन अछामले मंगल सेनमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिस्पर्धी दल भएकाले एमालेसँग चुनावी गठबन्धन सम्भव नरहेको स्पष्ट पार्नु भएको हो प्रतिस्पर्धी दलसँग गठबन्धन गरी चुनावमा गएको इतिहास संसारमा कहीँ पनि नभएकाले एमालेसँगको समीकरण हुनै नसक्ने बताउनुभयो यसैबीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको निर्वाचनमा एकीकृत नेकपा माओवादीले बहुमत ल्याए फेरि अर्को चार वर्ष पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभएको छ नेपाली कांग्रेस वीरगंज नगर कार्य समितिले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको नेतृत्वमा मात्र मुलुकले लोकतान्त्रिक संविधान पाउन सक्ने दावी गर्नुभयो माओवादी अध्यक्ष प्रचण्डले मधेससँग लप परेको छ भन्दै हिँड्नु फेरि पनि मधेसी जनतालाई भ्रममा पार्ने षड्यन्त्र भएको थापाको भनाइ छ भौतिक योजना तथा निर्माण मन्त्री छविलाल पन्तले निर्वाचन समयमै गराएर राजनैतिक दलको नासो जनतालाई सुम्पने बताउनु भएको छ राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पन्तले कसैले चुनाव रोकेर नरोकिने भन्दै निर्वाचन सम्पन्न गरी राजनैतिक दलको नासो जनतालाई सुम्पिँदै सरकार विदा हुने बताउनु भएको छ राजनैतिक दलहरूको नासो जनतालाई नै सुम्पेर हामी विदा हुन्छौँ नासो भनेको संविधान सभाहरूले बनाइदिने हो संविधान सभाको निर्वाचन भइसकेर संविधान बन्छ संविधान बनिसकेपछि हाम्रो मुलुक लोकतान्त्रिक परिपाटीतर्फ उन्मुख हुन्छ र हामी भन्छौँ नि नयाँ नेपालको ढोका खुल्छ सरकारको एकमात्र दायित्व निर्वाचन गराउनु भएको प्रस्ट्याउनुभयो उहाँले थ्रेस होल्ड सहितको अध्यादेश राष्ट्रपति समक्ष पठाउने र अध्यादेश जारी भएसँगै मिति घोषणा गर्ने पनि बताउनुभयो निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अध्यादेशका कारण काम रोकिएको बताउनुभयो जुनसुकै बेलामा पनि आयोग निर्वाचन गराउन तयारी रहेको जनाउँदै यादवले त्यसका लागि राजनैतिक दलहरूले एक आपसमा सहमति गर्नुको विकल्प नरहेको समेत बताउनुभयो निर्वाचनको एउटा उपयुक्त मिति घोषणा भइदियो भने र दलीय सहमति यी सबै कुराहरू भइदियो भने लिगल टुल भइदियो भने निर्वाचन आयोग निर्वाचनको व्यवस्थापन गरेर अगाडि बढ्ने सक्ने सक्षम छ र जति बेला पनि निर्वाचन गराउनको लागि तयार हुन्छ तर दलीय सहमति निर्वाचनका लागि आवश्यक कानून लगायतका विषयमा दलहरूबीच कुरा मिल्न आवश्यक रहेको निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले औल्याउनुभयो निर्वाचनका लागि पहिला अध्यादेश आवश्यक रहेको उहाँले बताउनुभयो कंग्रेस नेता नारायण खड्काले भने दिएको समयमा सरकारले निर्वाचन गराउन नसकेको खण्डमा सबैभन्दा पहिले कंग्रेसले नै यो सरकारको राजीनामा माग्ने बताउनुभयो उहाँले दलहरूबीच त्रिकोणात्मक खेल भइरहेकाले भइरहेका बेला निर्वाचनमा समस्या आएको धारणा राख्नुभयो यता एमालेका नेता अग्नि खरेलले राजनीतिक दलहरू बीचको टुङ्गो नलाग्दासम्म निर्वाचनको सम्भावना नरहेको प्रश्न पार्नुभयो राजनीतिक सहमति बनाउनु अनिवार्य छ सरकारले बनाउने हो निर्वाचन आयोगले बनाउने हो राजनीतिक दलहरूले बनाउने हो राजनीतिक सहमति गरेर निर्वाचनमा जाने हो राजनीतिक सहमति नगरिकन निर्वाचनले मान्यता प्राप्त गर्न नसक्ने स्थिति हुन सक्छ या संविधान सभाको निर्वाचन अगाडि यदि राजनीतिक दलका बीचमा सहमति बन्न सकेन भनेदेखि त्यसले भोलि मान्यता प्राप्त गर्छ गर्दैन भन्ने प्रश्न पनि अगाडि आउन सक्छ त्यसैले राजनीतिक सहमति अहिले अनिवार्य बनिएको छ राजनीतिक सहमति निम्ति दलहरू कति सम्भव गरिरहेको कोसिस गरिरहेका छन् त्यो आफ्नो ठाउँमा छ दलहरूकै कारण दिन प्रतिदिन निर्वाचनको सम्भावना जटिल बन्दै गएको खरेलको भनाइ छ सरकार विरूद्ध आन्दोलन गर्दै आएका नेकपा माओवादी सहितका साना तेत्तीस दलले भोलिका लागि आह्वान गरेको नेपाल बन्द स्थगित गरेका छन् लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाइएको विरोधमा तेत्तीस दलका तेत्तीस दलले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका थिए भोलि रातो मच्छिन्द्रनाथको जात्रा परेको र सर्वसाधारणले पाउने शास्तिलाई मध्यनजर गर्दै नेपाल बन्दको कार्यक्रम स्थगित गरिएको बताइएको छ लोकमान सिंह कार्कीलाई अख्तियारबाट फिर्ता नगरेसम्म र वर्तमान सरकार विघटन नभएसम्म आन्दोलनका कार्यक्रम भने जारी राखिने नेकपा माओवादीकी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो यसैबीच नेकपा माओवादीका नेता नेत्र विक्रम चन्दले ठूला शक्ति भन्नेहरूले थर्काउँदैमा आफ्नो पार्टी चुनावमा सहभागी नहुने ठोकुवा गर्नुभएको छ आज काठमाडौँमा आयोजित कार्यक्रममा नेता चन्दले सबै दललाई मान्ने हुने वैधानिक सर्वदलीय सरकार र मजदुर किसानका एजेण्डामा सहमति नभएसम्म चुनाव हुनै नसक्ने बताउनुभयो आगामी भित्रै संविधान सभाको चुनाव गरिनुपर्ने लगायत दशमुदे मुदे माग राख्दै सद्भावना पार्टीले आह्वान गरेको बन्दले आज दिनभर तराईको जनजीवन प्रभावित भएको छ तराईका विभिन्न जिल्लामा सद्भावनाका कार्यकर्ताले प्रदर्शन गरिरहेका गरे भने बन्दको कारण बजार यातायात साधन उद्योग शैक्षिक संस्था ठप्प भए साँझ बन्द खुलेसँगै अहिले सवारी साधन सञ्चालनमा आएका छन् भने जनजीवन सामान्य बन्दै गएको छ निर्वाचन क्षेत्र पुननिर्धारण आयोग गठन आमाको नाममा नागरिकताको प्रमाणपत्र वितरण सरकार र सशस्त्र समूहबीच भएको सम्झौता अनुसार वार्तामा सहभागी नेता तथा कार्यकर्तालाई सुरक्षा भारतीय रूपियाँ र नेपाली रूपियाँ बीचको कालो बजारी नियन्त्रण लगायतका माग राख्दै सद्भावनाले बन्द गरेको थियो सुनसरीको झोक्राहामा भने सद्भावनाका कार्यकर्ताले ट्रकमा आगजानी गरेका छन् उनीहरूले ना चारख आठ सय पचास नम्बरको ट्रकमा तोड़फोड़ गरेका हुन् बन्द गराउँदै हिँडेका कार्यकर्ता देवनारायण यादव र सुब्बालाल मेहता सहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ यसैबीच चक्काजाम गर्दै गरेका नेपाल सद्भावना पार्टीका छब्बीस जना नेता तथा कार्यकर्तालाई प्रहरीले देशका विभिन्न ठाउँबाट पक्राउ गरेको छ बन्दकर्ताहरू मध्ये जनालाई सुनसरीबाट चारजनालाई पूर्वी चितवनको रत्नगरबाट चारजनालाई सर्लाहीबाट र आठजनालाई कपिल वस्तुबाट प्रहरीले पक्राउ गरेको हो पक्राउ परेका कार्यकर्ताहरूलाई प्रहरीले छाडिदिएको छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला हाम्रो देश यो नेपालका सुन सबै है नेपाली पर्यटन एसएलसी एवं टेन प्लस टू पछि कहाँ इटिआईमा बाह्र वर्षदेखि काठमाडौँ बाहिर डाक्टर नर्स एवं प्राध्यापकहरूद्वारा सञ्चालित सर्वोत्कृष्ट संस्था इटिआईमा e टेन प्लस टू पछिका ब्रिज कोर्सहरू सञ्चालित भएको जानकारी गराउँदछौ सञ्चालित कोर्सहरू बिएससी एजी एन्ड ए याच कृषि एवं भेटनरी कक्षाहरू BSc nursing MBBS BDS engineering SLC दिएर बसेका भाइ बहिनीहरूलाई पन्ध्रौँ समूहमा साइन्स ब्रिज कोर्स नर्सिङ एवं यचेका कक्षाहरू पनि सीमित सिटमा सञ्चालित रहेको जानकारी गराइन्छ टाढाका विद्यार्थीहरूलाई होस्टेलको पनि सुविधा रहेको छ साथमा निशुल्क फर्स्ट एड एवं पाठ्य पुस्तकहरू पनि उपलब्ध छन् प्रमुख कार्यालय भरतपुर दस चौबिस कोटी फोन शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखा कार्यालय टाढी चोक मेरी स्टोभ सँगै शून्य छप्पन्न पाँच बैसठी एक सय त्रिसठी मोबाइल अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी इन विथ एकाडमी मरिनी आमा एक पटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए गेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता है हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट राष्ट्रिय खबरमा अब बाँकी प्रसंग सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले प्रेस स्वतन्त्रता र न्यायिक अधिकारका लागि नेपालको न्यायालय प्रतिबद्ध हुने बताउनु भएको छ निष्पक्ष न्याय र प्रेस स्वतन्त्रताका लागि न्यायिक सिद्धान्तका आधारमा फैसला हुने उहाँले बताउनुभयो आज सर्वोच्च परिसरमा प्रेस चौतारी नेपालको ज्ञापन पत्र बुझ्दै शर्माले प्रेस जगत मुलुकको एक अभिन्न अंग भएकाले पत्रकारको हकित र सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो उहाँले सबैतिरबाट अहिले अदालतमाथि प्रार भइरहेको दावी समेत गर्नुभयो सबैले न्यायालयलाई अछानो बनाएको उहाँको गुनासो छ वर्तमान अवस्थामा वर्तमान अवस्थामा नेपाली संचार क्षेत्र र संचारकर्मी पेशागत र भौतिक हिसाबले असुरक्षित भइरहेको भन्दै प्रेस चौतारी नेपालले शर्मालाई ज्ञापन पत्र बुझाएको हो त्यस्तै प्रेस चौतारी नेपालले सर्वोच्च अदालतमा समाचार संकलनका लागि सहज र व्यवस्थित प्रक्रियाको व्यवस्था गर्न समेत आग्रह गरेको छ त्रिभुवन विश्वविद्यालयले आगामी जेठ तेइस गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ कार्यतालिका अनुसार जेठ नौ गतेसम्म सोभियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता तथा जेठ दश गते मतदाता नामावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी गराउनुभयो उहाँका अनुसार मतदाता सूचीमाथि दावी विरोध सहित अन्तिम नामावली प्रकाशन जेठ तेह्र गते उम्मेद्वारका लागि मनोनयन पत्र वितरण जेठ चौध गते प्रत्यक्ष र समानुपातिक दुवैका लागि उम्मेद्वारको मनोनयन पत्र पत्र दर्ता गर्ने रहेको छ यस्तै प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशन जेठ सोह्र गते उम्मेद्वारको नामावलीमाथि दावी विरोध एवं नामावली प्रकाशन जेठ सत्र गते उम्मेद्वारको नाम फिर्ता एवं अन्तिम नामावली प्रकाशन जेठ उन्नाइस गते र मतदान जेठ तेइस गते हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दलहरूका जायज माग सम्बोधन गरेर दोस्रो संविधान सभाको निर्वाचन गराउने बताउनु भएको छ मधेसी पत्रकार समाज बाँकेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले निर्वाचनका लागि सरकारले आवश्यक प्रक्रिया शुरू गर्नु अत्यन्त सुखद पक्ष भएको बताउनुभयो उहाँले मुलुकको संक्रमणकाल अन्त्यका लागि निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै निर्वाचन अघि संविधान निर्माणका सैद्धान्तिक पक्षमा सहमति नभए पनि संविधान सभाले त्यसको टुङ्गो लगाउने बताउनुभयो नेपाल परिवार दलको तराई मधेस ब्यूरोको बैठकले तत्काल संविधान सभा निर्वाचनको मिति तोक्न सरकारसँग माग गर्दै दस बुधे सौराहा घोषणा पत्र जारी गरेको छ चितौनको सौराहामा हिजोदेखि भएको बैठकबारे आज जानकारी दिँदै केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले निर्वाचनको विकल्प नभएकाले तत्काल मिति तोक्नुपर्ने आफरको मुख्य माग रहेको बताउनुभयो देशको राजनैतिक माहौल र पार्टीको भावी रणनीतिका विषयमा भएको छलफलले थ्रेसहोल्ड नराखी निर्वाचनमा सहभागी गराउनु हुनुपर्नेमा समेत जोड़ दिएको छ उहाँले निर्वाचन गर्न विलम्ब भइरहेको भन्दै यसले देशलाई अझै पछाडि धकेले चिन्ता प्रकट गर्नुभयो नेकपा मालेको छैठौं राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा शुरू भएको छ आज राजधानीको प्रज्ञा भवनमा सम्मेलनको उद्घाटन सत्र भयो भने भोलिदेखि ललितपुरको शोभा हिटीमा बन्द सत्र शुरू हुनेछ उद्घाटन सत्र उद्घाटन सत्र शुरू हुनु अघि पार्टीको केन्द्रीय कार्यालय रातो पुलबाट शुरू भएको र्याली प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको थियो बन्द सत्रमा महासचिव सीपी मैनालीले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ दुई दिनसम्म चल्ने बन्द सत्रमा पार्टीको नेतृत्वसहित पार्टीको विधान कार्यनीति तथा एमालेसँगको एकताका विषयमा पनि छलफल हुने कार्यालय सचिव कपिल पोखरेलले जानकारी दिनुभयो नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा आजबाट बन्द सत्र शुरू भएको छ आजबाट चितौनको सौराहामा शुरू भएको बन्द सत्र भोलिसम्म चल्नेछ महाधिवेशनको हिजो चितौनको भरतपुरमा उद्घाटन गरिएको हो बन्द सत्रले नयाँ कार्य समिति समेत चयन गर्नेछ महासंघको भावी नेतृत्वका लागि अध्यक्ष पदको प्रत्याशीमा चन्द्रविक्रम राई नरेश ताम्राकार नगेन्द्र कुमाल पेमा छिरिङ शेर्पा र मित्यानन्द ताजपुया देखिएका छन् महासचिवको प्रत्याशीमा डण्डु शेर्पा किरण सुनवार नवीन रोका मगर गोविन्द छन्त्याल र बुद्ध घती देखिएका छन् महाधिवेशनमा एकात्तर जिल्लाबाट पाँच सय बढ़ी प्रतिनिधि पर्यवेक्षक सहभागी रहेको महासंघले जनाएको छ जिल्ला कारागार रोल्पाबाट सुरुङ खनेर गैराती आठजना बन्दी फरार भएका छन् कारागारको पश्चिमतिरको भागमा सुरुङ खनी बन्दीहरू भागेका हुन् फरार बन्दीहरूमा अर्जुन सेन ध्रुव डागी चम्फे विक्क बसन्त रोक्का राजु थापा कृष्ण ओली राज बहादुर ओली र दीपक पुन रहेको प्रहरीले बताएको छ फरार बन्दीहरूमध्ये तीनजना कैदी तथा पाँचजना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ पचास जनाको क्षमता रहेको कारागारको भवन अत्यन्तै जीर्ण रहेको र बयासी जना कैदी तथा थुनुवा बस्दै आएका थिए फरार बन्दीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ बाँके जिल्लाको राप्तीपारीको विकट क्षेत्र मानिने नरैनापुर गाविस गाउँमा आग लागि भएको छ आज बिहान एघार बजे खाना पकाउने बेला स्थानीय तालुक खाँको घरबाट शुरू भएको आगोले स्थानीय सनमुल्लाह खाँ लगायतका आठवटा घर गोठ जलेर नष्ट भएको छ भूसको घर भएका कारण आगो चारैतिर फैलिएको थियो आगो करिब तीन घण्टापछि स्थानीय जनता तीन घण्टापछि स्थानीय जनताले नियन्त्रणमा लिएका थिए आग लागिबाट करिब रू पचास लाखको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ सप्तकोशी नदीको बराहा क्षेत्रमा डुबेर बेपत्ता भएका तीनजना मध्ये दुईजनाको सप फेला परेको छ नुहाउनका लागि कौश नुहाउनका लागि कोशीको संगम कौशिकीको संगम कोशी नदीमा पसेका बेला डुबेर बेपत्ता भएका मध्ये पचपन्न वर्षे ज्ञाननाथ बास्कोटा र पैंतिस वर्षे गोपाल बास्कोटा मृत अवस्थामा नदी किनारमा फेला परेका हुन् उनीहरू झापा शान्ति नगर एकबाट श्राद्धका लागि त्यहाँ पुगेका थिए बेपत्ता भएका चालिस वर्षे रमेश बास्कोटाको अझै खोजी कार्य जारी रहेको छ विभिन्न प्रयोजनका लागि आवश्यक नक्सा प्रिन्ट गर्ने एमोनिया ग्यास पेपर सकिएपछि जिल्ला नापी शाखा थरको काम ठप्प भएको छ गत डेढ़ महिनादेखि पेपर सकिएपछि थरको नापी शाखामा काम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 मौका दिएको भन्दै मतदातालाई धन्यवाद समेत दिएका छन् शरीफको पार्टी पीएमएलएनले दुई सय बहत्तर सीट मध्ये एक सय छब्बीस सीट हासिल गरिसकेको छ पार्टी अग्र स्थानमा आएपछि उनी प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ यद्यपि कुनै पनि पार्टीलाई बहुमत भने प्राप्त भएको छैन बहुमत प्राप्त गर्न एक सय बहत्तर सीट जित्नुपर्ने आवश्यकता पर्दछ संसदको तल्लो सदनका तीन सय बयालिस सिट मध्ये सत्तरी सीटमा भने समानुपातिक तर्फबाट मनोनित गर्ने गरिन्छ निर्वाचनमा स्पष्ट बहुमत नवाज शरीफको पार्टीलाई प्राप्त पार्टीलाई पनि प्राप्त नहुने भएकाले सरकार गठनका लागि अर्को कुनै दलसँग गठबन्धन गर्नुपर्ने आवश्यकता देखिन्छ पाकिस्तानमा आम निर्वाचनको दस घण्टे अवधिमा विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा परि बत्तीस जनाको ज्यान गएको छ निर्वाचनको क्रममा भएका आक्रमणहरूमा दुई सय चौविस व्यक्ति घाइते भएका छन् मतदानका लागि जम्मा भएका नेता र कार्यकर्ताहरूलाई लक्षित गरी देशका विभिन्न स्थानमा आक्रमण गरिएको थियो निर्वाचनको दस घण्टे अवधिमा मात्र पाकिस्तानका विभिन्न ठाउँमा बम विस्फोट लगायत गोली प्रहार रकेट आक्रमण गरी त्रिचालिस हिंसात्मक घटनाहरू भएका थिए सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको एक सहरमा भएको दुईवटा कार्बम विस्फोटमा परि ज्यान गुमाउनेको संख्या छयालिस पुगेको छ विस्फोटबाट घाइते सय जना भन्दा बढ़ीको उपचार भइरहेको छ घाइते मध्ये धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पताल स्रोतले जनाएको छ विस्फोटको आरोप टर्कीले सिरियामाथि लगाए पनि सिरियाले भने आरोप अस्वीकार गरेको छ सिरियाली शरणार्थीका कारण टर्कीमा तनाव भइरहेकै अवस्थामा अर्को तनाव थपिएको टर्कीका अधिकारीहरूले जनाएका छन् चीनको सिचुवान प्रान्तको कोइला खानीमा भएको विस्फोटमा परि सत्ताइस जनाको मृत्यु भएको छ घटनामा अन्य सोह्र जना घाइते भएका छन् भने एकासी जनाको उद्धार गरिएको छ लुजहाउस शहरमा रहेको ताजीगौ कोइला खानीमा विस्फोट भएको चीनको सरकारी संचार माध्यम सिन्हाले जनाएको छ शुक्रबार पनि चीनको कोइला खानीमा भएको विस्फोटमा बाह्र जनाले ज्यान गुमाएका थिए अघिल्लो वर्ष मात्र चीनको कोइला खानीमा भएको विस्फोटमा तेह्र हजारको मृत्यु भएको थियो चीनमा कोइला खानीमा कमजोर सुरक्षा व्यवस्था रहेको भन्दै आलोचना हुँदै आएको छ र Indian Premier League IPL cricket अन्तर्गत जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले कोलकाता नाइट राइडर्स समक्ष जितका लागि एक सय सोह्र रनको चुनौती प्रस्तुत गरेको छ जेएससीए स्टेडियम राँचीमा टस हारेपछि ब्याटिङको निम्तो पाएको बेङ्गलोरले निर्धारित बीस ओभर खेल्दै नौ विकेटको क्षतिमा एक रन जोडेको हो बेङ्गलोरका लागि क्रिस लेगले तेत्तीस रन एबी बिल्लर्सले अठाइस विराट कोहलीले सत्र रन जोड्दै बाहिरिए जवाफी ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले यो समाचार तयार पार्दासम्म एक विकेटको क्षतिमा पाँच ओभर खेल्दै सत्ताइस रन बनाएको छ लीगमा तेह्र खेल खेलेको बेंगलोर चौथो स्थानमा छ भने समान खेल खेलेको कोलकाता सातौं स्थानमा रहेको छ यसैबीच बेलुका सभा आठ बजे हुने दोस्रो खेलमा भने राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भेट्दैछन् चेन्नई शीर्ष स्थानमा छ भने रोयल्स तेस्रो स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर चुनाव पछिको संसदले मात्रै कार्कीलाई हटाउन सक्ने एकीकृत माओवादी अध्यक्ष प्रचण्डको भनाई चुनावी वातावरण बनाउन सरकार उदासीन भएको दलका नेताहरूको आरोप आन्दोलनरत नेकपा माओवादी सहितका तेत्तीस दलले भोलिका लागि आह्वान गरेको नेपाल बन्द स्थगित सबैले न्यायालयलाई अचानो बनाएको सर्वोच्चका कामो प्रधान न्यायाधीश शर्माको गुनासो त्रिभुवन विश्वविद्यालयद्वारा आगामी जेठ तेइस गते हुने सोभियो निर्वाचनको कार्यतालिका सार्वजनिक आफ्नो पार्टीले निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेको पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफको दावी टर्कीको एक सहरमा भएको कार विस्फोटमा पनि ज्यान गुमाउनेको संख्या छयालिस पुग्यो र आइपीएल क्रिकेट अन्तर्गत जारी पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरद्वारा कोलकाता नाइट राइडर्स समक्ष जितका लागि एक रनको चुनौती प्रस्तुत कोलकाता जवाफी ब्याटिङ गर्दै हवस् त नेपाल बाणी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्ने विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल घर तथा कोठा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम आसिया होम डेकोर